र अनुप पसलले आजको कार्यक्रमसँग सहकार्य गरेको छ तपाईँले गरगहनाको कारोबार गर्नु परेको छ तपाईँको लागि र विश्वासिलो सुनचाँदी पसलको खोजीमा तपाईँ हुनुहुन्छ भने तपाईँले सम्झिनुहोला अनुप सञ्चादी पसललाई जुन चाहिँ नयाँ रोड पर्सामा रहेको छ तपाईँले त्यहाँबाट ग्रहदशा राशिअनुसारका रत्नहरू त्यस्तै गरी आकर्षक डिजाइनका सुनचादीका गरगहनाहरू सुपथ मूल्यमा प्राप्त गर्न सक्नुहुनेछ र साथसाथै कम्प्युटर प्रणालीद्वारा नापतोल गर्ने व्यवस्था पनि रहेको छ त्यहाँ एकपटक अवश्य जानुहोला अनुप चाँदी पसलमा तपाईँले त्यहाँ गएर प्रोप्राइटर अनुप लामी छाने हुनुहुन्छ उहाँसँग कुराकानी गरेर पनि अझ धेरै बुझ्न सक्नुहुनेछ कुराकानीहरू लिन सक्नुहुनेछ अन्ठानब्बे चार एकाउन्न बिस नौ सय अस्सी फोन नम्बर रहेको छ र यति बेला अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आउने तर्खरमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकदेखि पार्वती तामाङ पार्वतीजी के छ तपाईँको हाल खबर मेरो पनि एकदम ठिक छ के गर्दै हुनुहुन्छ अहिले त्यतिकै बसिराख्नु भएको छ खाजा खानुभयो हाम्रो पनि भएको छैन कार्यक्रम सकिए पछाडि सँगसँगै खाउला नि है अनि पार्वतीजी आज अर्पण समर्पणमा आउनु भएको छ को कसो सम्झिन चाहनुहुन्छ अनि मेरो दिदी शान्तिको लागि हजुर अनि विष्णुको लागि अनि बहिनी इन्द्र कुमारीको लागि अनि अनि हुन्छ आउनुभयो खुसी लाग्यो पार्वतीजी आउँदै गर्नु होला अहिले भने बिदा हुन्छ है ल नमस्कार पार्वतीजी आउनु भएको थियो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म कोराकबाट मुस्कान कोराकबाट मुस्कान के छ मुस्कान हालखबर सबै ठिक छ अनि हजुरहरूको हाम्रो पनि एकदम ठिकठाक छ अनि कोराकतिरको नयाँ नौलो के छ सुनाउनुहोस् न नयाँ नौलो चाहिँ हिजो पानी पर्यो आज घाम लागिरहेको छ अलिअलि त्यही गर्मी भइरहेछ अलि है हजुर ल ठिक छ यो गर्मी समयमा अलिकति बढी ख्याल पनि गर्नुपर्छ आफ्नो आफ्नो परिवारको स्वास्थ्यको चाहिँ ख्याल गर्नु होला है अनि आज हर्पण समर्पण मार्फत के कथा सम्झिनुहुन्छ सर्वप्रथम हजुरलाई धन्यवाद अनि मुस्कान लामा भनेर चिन्ने नचिने सम्पूर्णलाई छोटो मिठो सम्झना रह्यो है ल हुन्छ आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ है त ल नमस्कार मुस्कानजी आउनु भएको थियो यति बेला कुराकदेखि र अर्पण समर्पणको व्यवसायमा यति बेला तपाईँको माझमा एउटा निकै नै सुमधुर आवाज राख्छु आज अर्पण समर्पणको श्रृङ्खलामा मैले विशेष गरी आधुनिक गीत सङ्गीतहरू तपाईँको माझमा राख्छु र यति बेला निकै नै चर्चित गायिका अञ्जना गुरुङको सुमधुर स्वरमा सजिएको आवाज तपाईँको माझमा राख्न चाहन्छु बोलेपछि माया बढ्छ बोल्न थाल नै मायाले बोलेपछि माया बढ्छ बोल्न थाल 神奇。 सुन्न थालन मायालु निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच हर्चमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ अनुप सुनचाँदी पसलले आजको कार्यक्रमसँग सहकार्य गरेको छ तपाईँलाई आकर्षक डिजाइनका सुनचाँदीका गहना चाहिएको छ भने तपाईँले सधैँ सम्झिनुहोला अनुप सुनचाँदी पसललाई जुन नयाँ रोड पर्सामा रहेको छ प्रोभाइडर हुनुहुन्छ अनुप लामी छाने र यति बेला अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ भन्ने मिलाएछ मिलाएसम्मलाई म उहाँलाई स्वागत गर्छु नमस्कार दिदी नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर माधवपुरदेखि अमृत अमृतजी के छ तपाईँको हाल खबर एकदम ठिक छ दिदी भन्नुपर्छ चितुन छोराको खाइया छ होइन अलिअलि एहे अहिले गोर्खा पुग्नु भएको छ एकदम दिदी घर आइपुगेको छ होइन अलिक खुसी पनि ला नरमाइलो ला होइन ल ठिकै छ खुसी किन लाग्यो अनि नरमाइलो किन लाग्यो त खुसी अब आफ्नो कामको सिलसिलामा आइपुगेको छ होइन अब खुसीको कारणले भयो अब नरमाइलो आफ्नो घर परिवार छोडेर आएको छ साथीहरू सबै छोडेर आएको छ नफर्किने गरी जानुभएको त पक्कै पनि होइन होला होइन <laughs> ल ठिकै छ अनि कस्तो छ बसाई गोर्खातिरको हाल खबर के छ गर्मी त्यति धेरै छैन होला है एकदम शीतल ल ठिकै छ गोर्खामा अलिक शीतल शीतल नै हुन्छ क्यारे है अनि अमृतजी आज अलि टाढा पुगेर भए पनि सम्झिनु भयो खुसी लाग्यो को कसलाई सम्झिनुहुन्छ सर्वप्रथम मेरो घर परिवार होइन अनि साथीहरू अनि अर्पण सम्पूर्ण परिवार अनि अर्पण सुने सुनेर बस्नुहुने हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला है ल नमस्कार अमृतजी आउनु भएको थियो यति बेला गोर्खा पुगेको छु भन्दै हुनुहुन्थ्यो र यति बेला अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हजुर दी नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ खै कहाँबाट को बोलेको होला गेस गर्न त आफैले कहाँबाट के बोलेको होला मैले नचिनेर सोधेको हो जस्तो लाग्छ र ना मलाई हो कि भनेर <laughs> बिर्सेको छैन रे क्या मैले तपाईँलाई तर आज चाहिँ आफै भन्नुहोस् रे अनि के छ शान्तिजी हाल खबर एकदम ठिक छ मैले चिनेको थिएँ सधैँ मैले मात्र कति भन्दिनँ साथीहरूलाई सुन्दा सुन्दा अलिकति अप्ठ्यारो लगाइरह होला बोर लगाइरह होला भनेर शान्तिजीकै मुखबाट भन्न लागेको के ए हो र अनि के छ नयाँ नौलाहरू सुनाउनु एकदम ठिक छ दिदी के गर्दै हुनुहुन्छ अहिले म त्यही हो घरमा बस्ती बस्छ हो अब कपडा सिलाउने बस्ने राम्रै छ व्यस्त पनि हुनुहुन्छ फुर्सदिलो पनि हुनुहुन्छ निकाल्नु भयो भने है हजुर अनि खाजा खानु भएको छैन होला है हजुर खाजा खानु भएको छैन होला खाजा भएको छैन दिदी हजुरको भयो मेरो पनि भएको छैन एकैछिन पछाडि हुन्छ कसलाई सम्झिनुहुन्छ साथीजी आज सर्वप्रथम हजुरलाई धन्यवाद अनि अघि फोन उठाउनु हुने राजन दादाको लागि अनि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि अनि मेरो बहिनी पार्वतीको लागि हुन्छ शान्तिजी आउनुभयो खुसी लाग्यो अहिले पनि बिदा हुन्छ है नमस्कार शान्तिजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भएको छ भन्ने सङ्केत मिलिराखेको छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हेलो कोही साथी आउने तर्खरमा हुनुहुन्छ अरे दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला पनि अर्पण समर्पणको श्रृङ्खलामा फेरि पनि अर्को एउटा सुमधुर आवाजले तपाईँको माझमा राख्न चाहन्छु बिम्ब एल्बममा समावेश रहेको गीत हो कुन्ती मुक्तानको स्वरमा सपनीमा मात्र सधैँ आउने किन हो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 घरि घरी जाउँ सधैँ सम्झेर सौरासो घरी घरी भवन निर्माण व्यवसाय संघ पूर्वी चितवनको अनुरोध घर धनीले घर कम्पाउन्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र ठेकदार बीच निर्माण सुरु गराउनु पर्नेछ भवन निर्माण व्यवसाय संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पाउनु पर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ भवन निर्माण व्यवसाय संघ पूर्वी चितवन फोन शून्य छप्पन्न पाँच त्रिसठी दुई सय एकहत्तर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 अनुयायी कुनै पनि अफिस बैंक तथा वित्तीय संस्थाको लागि आवश्यक पर्ने भर्टिकल भ्यानिसिङ पर्दाहरू पनि पाइन्छ आसिया होम डेकोरलाई सम्झनुहोस् आफ्नो कोठा सजाउने सपना पुरा गर्नुहोस् स्वागत छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपा दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको न्यू मिमसा ट्राभल्स टुरबाट चाहिँ टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई टिकट बुकिङ डेट चेन्ज रिकन्फर्म क्यान्सलिङ सुविधा अल इन्डिया रेल बस टिकट बुकिङ सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क न्यु मेमोसा टावर्स एन्ड टुर्स रत्नगर दुई टाढी हङकङ बजार फोन शून्य छपन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी पुनश्च मनी एक्सचेन्ज ड्राइभिङ ट्रेनिङ ग्यारेन्टीका साथ सवारी लाइसेन्स निकाल्न साथै श्रम स्वीकृति निकाल्न समेत सहयोग गरिन्छ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 विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्जमा र साथसाथै तपाईँले यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगन गरेर पनि विश्वको जुन कुनाबाट सुनिराख्नु भएको छ र आजको अर्पण समर्पणको श्रृङ्खलासँग अनुप सुन सुनचाँदी पसलले सहकार्य गरेको छ तपाईँलाई आकर्षक डिजाइनका सुन सुनचाँदीका गरिगहनाहरू चाहिएको छ ग्रहदशा राशि अनुसारका रत्नहरू त्यस्तै गरी कम्प्युटर प्रणालीद्वारा नाप्तुल गर्ने ठाउँको खोजीमा हुनुहुन्छ त्यस्तो व्यवस्था रहेको ठाउँ कहाँ छ होला भनेर तपाईँ सोच्नु भएको छ दुविधामा पर्नु भएको छ भने तपाईँ एकपटक अवश्य जानुहोला अनुप सुनसादी पसलमा अनुप सुनसादी पसल जुन नयाँ रोड पर्सामा रहेको छ फोन नम्बर शून्य छप्पन्न छ बयानब्बे दुई सय सय मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बिस नौ सय अस्सी भने प्रोभाइडर रहनु भएको छ अनुप लामिछाने तपाईँले उहाँसँग अझ धेरै जानकारी लिन सक्नुहुनेछ र आफन्तलाई सम्झिन चाहनुहुन्छ भने पनि आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ र यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ निपनीदेखि असफल अनि के छ असफलजी हाल खबर मेरो पनि ठिकै छ अनि खाजा खानुभयो कि खानु भएको छैन मैले पनि खाएको छैन अनि हुन्छ असफलजी आज कसलाई सम्झिनुहुन्छ कार्यक्रम मार्फत धन्यवाद घर परिवारलाई एसएलसीको रिजल्टको पक्षमा बस्नका सम्पूर्ण साथीहरूलाई हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले पनि बिदा हुन्छ है ल नमस्कार यति बेला असफलजी आउनु भएको थियो र अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा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 चन्द्र चन्द्र हजुर अनि के गर्नुहुन्छ चन्द्रजी बसी बस अब एक्जाम कस्तो भयो एक्जाम हजुर ए पास हुन्छु कि जस्तो लागेको छ रिजल्ट आएपछि बल्ल थाहा हुन्छ है ल ठिक छ आज अर्पण समर्पणमा आउनु भएको छ कार्यक्रमको लगभग अन्तमा पनि आइपुग्न लागिसकेका छौँ कसलाई सम्झिनुहुन्छ विशेष गरी मिनालाई हजुर हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने बिदा हुन्छ है त ल नमस्कार चन्द्रजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ कोही साथी आउने तर्खरमा हुनुहुन्छ सायद अन्तिम सहभागी हुनुहुन्छ कि जस्तो लागिरहेको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कामाटीको बोल्दै हुनुहुन्छ ज्यामिरेबाट यहाँको शुभ नाम आशा भन्नुभयो के गर्नुहुन्छ आशाजी घरतिरै हो है ल ठिकै छ अनि आज यहाँ कार्यक्रममा पहिलोपटक हो र ए फर्स्ट टाइम हो कस्तो लाग्छ कार्यक्रम एकदम राम्रो लाग्छ जे होस् माया गर्नुहोला फोन पनि गर्दै गर्नुहोला है अनि आज है ल प्रयास गर्नुहोस् पक्कै पनि लाग्छ हामी लगभग अन्तमा पनि आइपुग्न लागिसकेका छौँ कसलाई सम्झिनुहुन्छ आज हजुर हुन्छ कार्यक्रममा आउनु खुसी लाग्यो अहिले भने बिदा हुन्छ है ल नमस्कार यति बेला आशाजी आउनु भएको थियो र अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट हामी बिदा माग्नुपर्छ दिनजेलसम्म तपाईँले साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु इन्टरनेट अनलाइनबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु फोन गर्नुहुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट बिदा हुन्छ अन्त रिजनलाई पनि धेरै धेरै धन्यवाद दिन्छु र यस पछाडि तपाईँले नेपालबारी समाचार सुन्न सक्नुहुनेछ र त्यस लगत्तै सहकर्मी राजनको साथमा कार्यक्रम लौ खानुस गाउँ सुन्न सक्नुहुनेछ हवस् त अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार तिमीलाई देखिँदै मनमा प्यासको तिमीलाई देखिँदै मनमा प्यासको आधी चल्छ राम कसम आधी चल्छ राम कसम बिना बाती बिना तेल हो बिना बाती बिना तेल दिप जल्छ राम कसम दिप चल्छ कसम ओ दिगु राम कसम दिगु जल राम कसम हुन्छ सम्झँदैमा माली यादहरू हृदयमा सुन खरी हृदयमा सुन खरी फुल्छ फल्छ छरम कसम फुल छफल छरम कसम बिना बाती बिना तेल हो बिना बाती बिना तेल दीप जल छरम कसम दीप जल छरम कसम दीप जल छरम कसम दीप जल छरम कसम रघुंजी